छ यसअघि बसेको मन्त्री परिषद बैठकले सब नेपाल ल्याउन नदिने निर्णय गरेको थियो रिम्पोचेको निधनको उनपचासौं दिन पारेर बिहिबार उनको पार्थिव शरीरमा अग्निदाह गरिने बताइएको छ नेपाली कंग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ बैठकमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा राखिने एजेण्डा संसदीय समितिका सभापतिमा पार्टीका तर्फबाट उठाउने व्यक्तिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् बाह्रवटा संसदीय समिति मध्ये कंग्रेसले पाँचवटा समितिको सभापति पाउनुपर्ने अडान लिएको छ भोलिसम्ममा समितिको सभापतिमा सहमति कायम हुन नसके सभामुख सुभाष चन्द्र नेङमाङले निर्वाचन प्रक्रिया थाल्ने बताउनु भएको छ संविधान सभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलका नेताको बैठक आज पनि बोलाइएको छ प्रधानमन्त्री सुशील कोइरालाले बेलुकी पाँच बजे प्रमुख तीन दलका शीर्ष नेताको बैठक डाक्नु भएको छ नेपाली कंग्रेस नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरूको यसअघि हिजो बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा वृहत परियोजनाका लागि गरिने प्रस्तावमाथि छलफल सकिएको थियो आज सबै दलले आन्तरिक तयारी गरेर बेलुकी बस्ने बैठकले भारतीय प्रधानमन्त्रीको भ्रमण नेपालको तयारी परियोजना प्रस्ताव लगायतका विषयमा छलफल गरिने बुझिएको छ त्यस्तै बैठकमा संसदीय समितिका सभापति चयन जना सभासद मनोनयन लगायतका विषयमा पनि छलफल हुने भएको छ मुस्लिम समुदायका नागरिकले आज धार्मिक पर्व ईद मनाउँदैछन् हिजो रोजा सम्पन्न भएपछि आज ईद मनाउँदैछन् मुस्लिम समुदायका नागरिक यो पर्वका लागि गएको असार महिनाको सोह्र गतिदेखि नै उपवास अर्थात रोजा बसेका थिए विशेष महत्व राख्ने रमजान महिनामा मुसलमान कुरान पाठ गर्ने अल्लाहको इबादत गर्ने झुठो नबोल्ने दान गर्ने र शरीरलाई चोखो राखी असल कार्य गर्ने गर्दछन् यो पर्वमा मुसलमानहरू माझ ईदगाहमा गई सामूहिक रूपमा प्रार्थना गरी आ आफ्ना घरमा मिठो परिकार खाई खुसियाली साटासाट गर्ने गर्दछन् यो पर्वलाई ईद उल फित्र पनि भनिन्छ ईद उल फित्रको अवसरमा आज सरकारले सार्वजनिक विदा पनि दिएको छ यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ शुभकामना सन्देशमा राष्ट्रपति डाक्टर यादवले लामो उपवास गरेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुशी साटासाट गरी भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्याउने यस चाडले मुसलमान समुदायमा विशेष महत्व राख्ने उल्लेख गर्नु भएको छ यसैगरी उपराष्ट्रपति परमानन्द झाले पनि सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति र समृद्धिको कामना गर्दै यस पर्वको माध्यमबाट नेपाली बीच आपसी सद्भावना सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ यस्तै प्रधानमन्त्री सुशील कोइरालाले ईद उल फित्रका अवसरमा शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुसलमान समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ यस्तै नेपाली कंग्रेसका उपसभापति राम रामचन्द्र पौडेल ए नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले पनि शुभकामना सन्देश दिनुहुँदै सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली मुसलमान दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्तिका लागि शुभकामना व्यक्त गर्नुभएको छ विश्वमै लोपोन्मुख पाटेबाको आहारा प्रजाति र वासस्थान संरक्षण गर्न संरक्षण कर्मीले माग राखेका छन् सन् दुई हजार बाइससम्ममा बाघको संख्या दोब्बर पार्ने सरकारी योजना सफल पार्न पनि वासस्थान र आहारा प्रजाति संरक्षण हुनुपर्ने चितवन निकुञ्जका प्रवक्ता एवं सहायक संरक्षण अधिकारी टीकाराम पौडेलले बताउनु भएको छ उहाँले निकुञ्ज र वन्यजन्तु आरक्षमा मात्रै भर नपरी सरकारी वन क्षेत्र र करिडोर क्षेत्रको पनि संरक्षण हुनुपर्नेमा जोड़ दिनु भएको छ आज विश्व बाघ दिवस पनि हो चितवन लगायत देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ संरक्षण कर्मीका अनुसार चितवनमा केही प्रतिशत पाटे बाघको वासस्थान घटेको छ त्यसका साथसाथै चोरी शिकार नियन्त्रण पनि अर्को मुख्य चुनौती रहेको विज्ञहरूले बताएका छन् भक्तपुरमा रगतको चरम अभाव भएको छ केही महिना अघिसम्म सहज रूपमा रगत पाइने भक्तपुरमा अहिले अभाव भएको छ रक्तदान गर्नेको संख्यामा अकस्मात कमी आएपछि भक्तपुरमा रगतको अभाव भएको हो विगतका वर्षमा काठमाडौँमा रगतको अभाव हुँदा पनि भक्तपुरमा पर्याप्त रगत हुने भएकाले रगत नपाई भक्तपुर जानुपर्ने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 छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार इराकी सरकारले बगदादको दक्षिण पश्चिमी नगरमा रहेको कारवाहीका क्रममा गरेको कारवाहीका क्रममा तीनजनाको मृत्यु भएको छ बगदादबाट साठी किलोमिटर पर जर्फ अल साखरामा एक आदिवासी प्रमुख शेख मोहम्मद अल जवानीले बादिया जिल्लामा बम आक्रमण भएको बताएका छन् मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ केहीले मर्नेमा इस्लामिक स्टेटको जिहादी लडाकु तथा उसका सहयोगी सुन्नी लडाकु समुदायका सदस्य पनि परेको बताएका छन् अहिलेसम्म कति व्यक्तिको मृत्यु भयो भन्ने सम्बन्धमा उल्लेख भइसकेको छैन विमानमै भएको विस्फोटक पदार्थका कारण मलेसिया एयरलाइन्सको विमान पूर्वी युक्रेनमा दुर्घटना भएको निष्कर्ष युक्रेनी अधिकारीले निकालेका छन् दुर्घटनाग्रस्त मलेसिया एयरलाइन्सको उडान एमएच सत्रको विमानको ब्ल्याक बक्सको अध्ययनबाट विमानमै रहेको विस्फोटक पदार्थका कारण विस्फोट भएको देखिएको छ विमानको ब्ल्याक बक्सबाट प्राप्त तथ्याङ्क बेलायतमा लिपिबद्ध गरिएको छ एमएच सत्रको विमान दुर्घटनास्थलमा नियन्त्रण गर्ने रूस समर्थक विद्रोहीले सो ब्ल्याक बक्स मलेसियाली अधिकारीलाई हस्तान्तरण गरिसकेका छन् त्यसपछि सो उपकरणलाई बेलायत लगिएको थियो यस अनुसन्धानको नेतृत्व पनि नेदरल्याण्ड्सले नै गरेको छ सो विमान दुर्घटनामा नेदरल्याण्ड्सका एक सय तिरानब्बे नागरिकको ज्यान गएको थियो खेल समाचार युरो अन्डर नाइन्टिन फुटबलको उपाधिका लागि जर्मनी र पोर्चुगल भिन्ने भएका छन् फाइनल प्रवेशका लागि भएको खेलमा जर्मनीले अस्ट्रियालाई चार शून्यले पराजित गरेको थियो भने सर्बियालाई पेनाल्टी सुटआउटमा पछि पार्दै पोर्चुगलले जर्मनीसँगको भेट पक्का पारेको हो जर्मनीलाई जिताउने क्रममा सेभी डेभी साल्भा मार्क स्टेडेरा लेबिन ओतुनाली हेनी मुक्तरले एक एक गोल गरेका थिए त्यस्तै निर्धारित र अतिरिक्त समयमा गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो जुलाई उन्नाइसबाट शुरू भएको प्रतियोगितामा Hungary Serbia Ukraine Bulgaria Israel Germany Portugal र अस्ट्रियाका उन्नाइस वर्ष मुनिका खेलाड़ीहरूको सहभागिता रहेको थियो फाइनल खेल जुलाई एकतीसमा हंगेरीमा हुनेछ दुई बजेको अर्पण समाचारबाट विदा हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मन्त्री परिषदको बैठक चल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी र सम्मानका बारेमा छलफल आज विश्व बाघ संरक्षण दिवस मनाइँदै विश्वमै लोपोन्मुख बाटेबाको आहारा प्रजाति र वासस्थान संरक्षण गर्न संरक्षण कर्मीको माग मलेसिया एयरलाइन्सको विमान पूर्वी युक्रेनमा दुर्घटना भएको युक्रेनी अधिकारीको निष्कर्ष इराकी सेनाले जिहादी विरूद्ध गरेको कारवाहीमा तीनको ज्यान गयो र युरो अन्डर नाइन्टिन फुटबलको उपाधिका लागि जर्मनी र पोर्चुगल भिड्ने हौस् त यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्ड